नमस्कार अनि हार्दिक मङ्गलमय शुभकामना नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस ओजेलका खबरका समस्त श्रोतालाई म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने गर्दछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय चौतिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ ब्लड क्यान्सरको उपचारका लागि सहयोगको अपिल सम्बन्धी स्थलगत रिपोर्ट अनि विदेश छाडेर गाउँमा गाईपालन गरेका युवाको वार्षिक सात लाखभन्दा बढी आम्दानी हुन थालेको सम्बन्धी स्थलगत रिपोर्ट र नियमित स्तम्भ जीवनको गोरेटोमा परदेशमा श्रीमान बेपत्ता भएपछि बिचल्लीमा परेकी महिलाको जीवन कथा सुनाउने छौँ त पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनासत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफराइटर धर्म विश्वकर्मा एस ओजेलका खबरका साथमा एहोबे सु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालकका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रोविन्द्र धौलाकोटे मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी एहोबे सु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि जेलका खबरको साथमा रेसुङ्गा जनरल स्टोर रेसुङ्गा नगरपालिका पुतली बजार तुङ्गा कुर्मी हामी कहाँ किचन सामान तथा सिलाइ मेसिन सुपथ मूल्यमा पाइन्छ सम्पर्क अन्ठानब्बे पाँच सत्तरी सत्ताइस आठ सय अडसठी ओजेलका खबरको साथमा नयाँ गाउँ Pokhareli hotel and lodge Arghakhanchi jeep park bus counter अगाडि रेसुङ्गा नगरपालिका गुल्मे आउनुहोस् सेवा लिनुहोस् अनि रमाउनुहोस् पहिला पुतली बजार चोकमा रहेको आलु परौठा भाइको नामले चिरपरिचित पोखरेली चिया नास्ता पसल नयाँ व्यवस्थापनका साथ आफ्ना नयाँ ग्राहक महानुभावलाई अब चिया नास्ता खाना आवास तथा गाडी बुकिङको सुविधा समेत लिएर तपाईँहरूमाझ अधिकतम सेवा पुर्याउने हेतुले Arghakhanchi jeep park bus counter अगाडि नयाँ गाउँ पोखरेली होटेल एन्ड लजको नामले लिएर आएका छौँ सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौ हाम्रो चाहना अधिकतम सेवा न्यूनतम शुल्क हो प्रोप्राइटर विजय भन्ने लुमाकान्त पोखरेल सम्पर्क अन्ठानब्बे चार एकहत्तर पन्चानब्बे एक सय असी र सन्तानब्बे चार सत्तरी छपन्न चार सय पन्चासी ओजेलका खबरको साथमा रचना सुन चाँदी पसल चाँदी पसल दुई हर्पुकोट गुल्मी हेरे हेरे लाज नभए गीतलाई एकै बिहान उठेर गोबर सुतेर गोर्ली घुर घुसेर गोर्ली भन्ने बेला त स्वाउने बताएको जैनी ओठान लाली घुसेर कतै गुल्टीले लाइछस् अँ म सधैँ तिम्रो गोठाली बनेर बसुला नि अरूले झपक्कै गहन लाउँदा म चाहिँ बुचे बस्ने बिना स्वादैको तँलाई कस्तो स्वाद चाहियो छ फेरि अरू मलाई कुनै स्वाद छैन तमासतिर गहना बनाउन गए गए यसको दिमाग पनि धमिरी ल्याउँछ गाँठे चौमासतिरको मान्छे त राम्रो डिजाइनको गहना बन्छन् अरे भनेर ए हाम्रो अस्ति चौरको हरकुटा आउँछन् तँ चाहिँ यो बजारतिर गुल्टिन पर त्यसो भए तिम्रो बाउको छोरा भने खुरुक्क हिँड त्यही रचना सुन्जादी पसलमा मैले तिमीलाई सताउन मात्र खोजेकी तम्गा साना खोजेकी होइन जान त म पनि त्यही हो खोजेको <laughs> हजुर नयाँ डिजाइनका गरगहना बनाउनका लागि अब सहर बजारतिर धाउनै परेन हाम्रै हतिचौर दुई हटपुकोटमा रहेको रचना सुनचाती पसलमा पुगे भइहाल्छ हाम्रा विशेषताहरू आकर्षक डिजाइन डिजाइनका तयारी गहनाहरू पाउनुका साथै अर्डर अनुसार सुनचाँदीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ त्यस्तै पुराना संग नया गहना लिनु परेमा सुनचाँदी खरीद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् रचना सुनचाँदी पसल पसल हस्तिचौर दुई हर्पुकोट गुलमी प्रोपराइटर कमल सुनार सम्पर्क अंठानब्बे चार पचहत्तर इकहत्तर दुई सय बैसठी र अन्ठानब्बे सत्र बयालिस पच्चिस पचास सुनमा शुद्धता नाप्तो स्कुलमा विश्वसनीयता हाम्रो प्रतिबद्धता सर्वप्रथम सहयोग सम्बन्धी खबर गत हप्ता ओजेलका खबरमा गुल्मीको दिब्रुङमा एकै परिवारका तीनजनाको पहिरोमा परि मृत्यु भएको र बाँचेका दुई नाबालिकाहरूको बिचल्लीको कथा प्रसारण भएपछि उनीहरूलाई धेरै स्थानबाट सहयोग सङ्कलन भएको खबर प्राप्त भएको छ तर समय अभावका कारण आज हामी एक स्थानका सहयोगदातालाई मात्र टेलिफोन सम्पर्कमा ल्याएर कुराकानी गर्दैछौँ सुनौ हेलो नमस्कार सर्वप्रथम आफ्नो परिचय दिनुहोस् न मेरो नाम गणेश सापकोटा हो म दिब्रुङ आठ सुधारीमा हुर्किएको मान्छे र अहिले म बचाइ सराई गरेर मुर्गियामा बस्छु र अहिले म लन्डनमा चाहिँ जागिर गर्छु हजुर लन्डनमा आउनुहुन्छ हजुर जस्तो हामीले अघिल्लो हप्ता गुल्मी दिब्रुङको जुन एकै परिवारका तिनजनाको मृत्यु भएपछि बाँचेका दुई बालिकाहरूको बिचल्लीको कथा प्रसारण गरेका थियौँ ओजेल खबरमा त्यो सुनेर केही सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो के कति सहयोग गर्दै हुनुहुन्छ को कोले हजुर हामीले त्यो खबर सुनेर मलाई पनि एकदमै नराम्रो लाग्यो अनि गाउँको गाविसको मान्छे भएको नाताले मलाई अलिकति मनमा छोयो अनि त्यो छोरीहरूले घर चाहियो अनि हामीले पढ्ने गर्ने विचार छ भनेको हुँदा मैले हाम्रा साथीहरू तिन चारजना साथीहरूलाई सम्पर्क गरेँ उहाँबाट हामीले चाहिँ चारजना साथी मिलेर अरू अडतिस हजार जम्मा गरेका छौँ हजुर अनि त्यो चाहिँ घर बनाउनको लागि हामीले सहयोग गर्ने गरेर हामीले चाहिँ अडतिस हजार जम्मा गरेका छौँ धेरै धेरै धन्यवाद छ सहयोगदाता सबैको नाम ठेगाना बताइदिनुहोस् न हजुर हजुरले पनि चिन्नुहुन्छ होला बाबुराम खरेल पहिला जो एमाले जिल्ला सचिव हुनुहुन्थ्यो सङ्घर्षमा बस्नुहुन्थ्यो उहाँको जेठो छोरा प्रकाश खरेलले रु दस हजार दिनुभएको छ हजुर अनि मेरै साथी हाम्रो साल पश्चात अर्याल छ सराई नुनडाँडामा बस्ने अथवा हामी लन्डनमा छौँ उहाँले रु आठ हजार दिनुभएको छ हजुर अनि हाम्रो धनतरी विष्णु प्रसाद गौतम दिब्रुङ साथ अर्जेवा घर हुन्थ्यो तर अहिले लन्डनमै बस्नुहुन्छ उहाँले दस हजार दिन उहाँको छ अनि म स्वयं गणेश सापकोटा म अर्जेवा आठ सुधारीको मान्छे हो मैले चाहिँ दस हजार मैले पनि राखेको छु टोटल अडतिस हजार जम्मा गरेका छौँ अनि सुन्नुहोस् न यो रकम चाहिँ जो गोविन्द बलाल हुनुहुन्छ नि डिब्रुङ गाविसका पूर्व गाविस उपाध्यक्ष हजुर म चिन्छु उहाँले मेरो बुवाहरूलाई चिन्नुहुन्छ मैले बुवाको नाम लिएर भन्यो भने उहाँले मलाई चिन्न सक्नुहुन्छ हो उहाँसँग सम्पर्क गरेर कि बालिकाहरूको खाता खोलिँदैछ होइन त्यो खातामा राखिदिनु होला र अन्य धेरै ठाउँबाट पनि सहयोग भइरहेछ यो सहयोगलाई तपाईँहरूले अझै व्यापक बनाइदिनु न आग्रह गर्दै अहिले छुटिन चाहन्छु है त देश विदेशमा रहेका सम्पूर्ण साथीहरूलाई शब्द सहयोग गरी तिनीहरूको कल्याण गर्नको लागि सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु हस् धन्यवाद हस् प्रेमजी धन्यवाद हस् अब सुनौ गुल्मी हस्ती ब्लड क्यान्सर पीडित एक बालिकाको उपचार गर्ने खर्च नभएपछि सबैसँग सहयोगको अपिल सम्बन्धी यो स्थलगत रिपोर्ट मैले यति एउटी छोरी थिएँ मैले चाहिँ यति चाहिँ मैले दस नाम बिन्ती गर्दैछु उनी थिए गुल्मीको हस्तिचोर गाविस वडा नम्बर एक मल्दीका लक्ष्मण नेपाली र यी लक्ष्मण नेपालीकी छोरी लक्ष्मी नेपालीको केही उपचार हुन सक्थ्यो कि कतिवटा सहायता जुड्थ्यो कि भन्ने धेरै राखेर हामीलाई नेपाल तरुण दल गुल्मीका क्षेत्रीय सभापति चुराबहादुर खत्री अनि नेपाली काङ्ग्रेस हस्तिचौरका सभापति शेरबहादुर कुँवर अनि हस्तिचौर गाविसका गाविस सचिव नरबहादुर अरियाल लगायतले आग्रह गरेपछि हामी आज यस परिवारको घरमा आइपुगेका छौँ र यस परिवारको बिचलियो कुरा गर्नुपर्दा बिहान बेलुकी चुलो चलाउन सक्ने अवस्था पनि छैन त्यो अवस्था शाहको परिवारमा एक्कासी छोरी यो ब्लड क्यान्सरबाट पीडित भएपछि झन्डै छ सात लाख रुपियाँ लाग्ने भइसक्यो तर उपाय केही छैन त्यस कारणले गर्दा आज हामीलाई यहाँ बोलाउनु भएको हो लक्ष्मणजी तपाईँको छोरीको उपचारका लागि अहिलेसम्म कति खर्च भयो मैले साढे तिन लाख रुपियाँ खर्च गर्ने सर अब के गरौँ त्यहाँभन्दा मैले खर्च गर्न सकिनँ अब चाहिँ मुर्ती या बाँची मलाई त्यहाँभन्दा खर्च गर्न सकिनँ सर यदि चाहिँ मलाई केही गरिदिनुहुन्छ भन्ने मलाई त्यति मात्रै मैले आत्मा सोचेको छु एउटै छोरी हो बदमलाई भनेर मैले केही गरेको थिएँ अनि मैले भन्दै गर्न सकिनँ सब के गर्नु मैले नानी तिमी कति वर्षकी भयो म आठ वर्ष पढ्न पनि छाडिसक्यौ बाँच्यो नि पढ्छु बाँच्यो होला नि त अङ्कल मलाई बोल्दैन सुशीला नेपाली जो यी बालिका कि आमा हुनुहुन्छ सुशीलाजी तपाईँको छोरीलाई बचाउन सक्ने कुनै उपाय भएन है कुनै मेरो उपाय भएन वजन खर्च गर्ने गर्नेभरि गरेँ त्यहाँबाट सकिनँ मैले नसक्दाखेरि मैले डाक्टरले बोलाएको समयमा म जान सकिनँ के गरेँ हेर्नुहोस् मेरो स्थिति यस्तै भयो यसको लागि गर्दाखेरि मैले यति यति दुःख साथी भने नखान नबोल्नु भयो हेर्नुहोस् मैले यति दुःख भएर बस्दैछु मेरो केही उपाय नलाएर मैले लान सकिनँ छोरी धन जात्री भयो म कसो गरौँ हजुरको लागि पर्दो सक पानीदेखि बचाउन सकिन्थ्यो कि एउटा छोरीलाई भनेर हाँस लिएर बसेको मलाई यति हति गरेको के गरे चुराबहादुरजी उहाँकी छोरीलाई बचाउनको लागि अन्य उपाय चाहिँ के रहेन होइन हजुरले जुन आज उहाँहरूको व्यथा देखिसक्नुभयो उहाँको घरमा एक साग खान सक्ने अवस्था छैन र उहाँ चाहिँ अति दयनीय अवस्थाको हुनुहुन्छ र उहाँले ठाउँ ठाउँमा यो बिचरा छोरीलाई पुर्याउनु भयो र त्यसमा हामीहरूले पनि अब केही आर्थिक थोरै थोरै सहयोगहरू हामी गरेकै थियौँ हामीहरूले पनि हात जोड्न चाहन्छौँ कि त्यस बिचरा एक गरिबकी छोरीलाई बचाउनको लागि सारा देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूले सहयोग गर्नुहुनेछ भन्ने म उहाँहरूलाई हार्दिक अनुरोध गर्दछु सहयोगको नमस्कार टक्राउँदै हजुरलाई चाहिँ म धन्यवाद दिन चाहन्छु धन्यवाद सुरजी बासै बेचे पनि कुनै उपाय चाहिँ छैन हजुर सर अब केहरू मैले त्यही जाइरहेको छु त्यही खान्छु त्यहाँभन्दा चाहिँ अरू विकल्प छैन के गुरु म त्यस्तै अवस्था पीडित अवस्थामा पुगेँ यिनलाई चाहिँ खम्की यिनीहरूलाई चाहिँ अब मैले चाहिँ अब उपचार गराम कि सर यस्तो भए म यता नउता भए सर के गर्नु कुन अस्पतालमा तपाईँले चेक गर्नु भएको सुरुमा भरतपुर क्यान्सर हस्पिटल दिदी श्रीमान त यी छोरीको उपचारका लागि खालि भरतपुर गइरहनु भएको छ यो सबै परिवार धनी तपाईँ नै हो हजुर मैले नै हो त्यस्तैमा छु दुःख हेर्नुहोस् बिहान कमा बेलुका खाने बेलुका कमा बिहान खाने हेर्नुहोस् चोरले गर्दाखेरि यस्तो ग्यास खानु छैन हेर्नु जोताएर सन्चो हुन्छ भनेछ पैसा काटेर हिँडेर उपाय नलाएर मैले लान नि सकिनँ मैले कता हुन्छ के हुन्छ हजुरले गराइदिनुहोस् के अरे सक बचेसम्म गरे नानी हजुर बाघ छेउपिर नगर है हुन्छ आदरणीय श्रोता दया जाग्छ भने कृपया उहाँको मोबाइल नम्बरमा सम्पर्क गरिदिनु होला मोबाइल नम्बर बताइदिनुहोस् अन्ठानब्बे सडचालिस उनपचास एघार नौ सात र त्यसका अलावा कृपया चुराबहादुर खत्रीजी जो हामीसँगै हुनुहुन्छ उहाँले आफ्नो नम्बर बताइदिनुहोस् न आदरणीय देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरू यस विपदको घडीमा लक्ष्मण नेपालीको सुपुत्री लक्ष्मी नेपालीलाई हजुरहरूले बचाउनको लागि मेरो फोन नम्बर हो अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय पचहत्तर चुराबहादुर खत्री भेटघाट होटल रेसुङ्गा नगरपालिका एक गुल्मी यी हस्तिचोर मल्दीका लक्ष्मण नेपालीकी छोरी आठ वर्षीय लक्ष्मी नेपालीलाई बचाउनका लागि जति सक्नुहुन्छ सहयोग गरिदिनु हुन आग्रह गर्दै यस घरको यो बिचल्लीको स्थलगत रिपोर्टबाट यही ओजेलिन चाहन्छु श्रोता बत्ती मुनिको अँध्यारो भने गुल्मीको सदर सदरमुकामभित्रै एक युवाको पौरख ओजेलमा परेको छ जिल्लाकै नमुना गाई पालन फर्म खोलेर वार्षिक सात भन्दा बढी आम्दानी लिने युवा जसले धन कमाउनका लागि विदेश जान पर्दैन भन्ने ज्वलन्त उदाहरण दिएका छन् को हुन् त ती उदाहरणीय युवा सुनौ यो स्थलगत रिपोर्ट यो जर्सी यो लाइनको यो कालोमाको चाहिँ होलिस्टियन कालो माली भएको तिनवटा चाहिँ होलिस्टियन छ अरू यो जर्सीमा पनि सेतो यो ब्राउन स्विच ब्राउन जर्सी हामी यति बेला गुल्मीकै नमुना गाई पालन फर्ममा छौँ र यो फर्म हो रेसुङ्गा नगरपालिका वडा नम्बर सात कुडापानी सिद्धस्थान टोलका शम्भु पाण्डेको जो अहिले भर्खर चौतिस वर्षको हुनुभएको छ र उहाँ वैदेशिक रोजगारमा गएर फर्केपछि यो गाई पालन फर्म खोल्नु भएको हो यो जिल्लाकै नमुना फर्म छ म अब ढिलै नगरी उनै चौतिस वर्षीय युवा शम्भु पाण्डेसँग यो गाईपालन बारे कुराकानी गर्न गइरहेको छु शम्भुजी तपाईँ जुन वैदेशिक रोजगार छाडेर यो पशुपालनतर्फ प्रेरित हुनुभयो मलाई चाहिँ एउटा पुरानो सपना जुन बुवाले देखाउनु भएको थियो बुवाको नाम बुवाको नाम धनपति पाण्डे हो सायद चाहिँ सबैले जो चिन्नुहुन्छ पुरानो समाजसेवी हो उहाँ उहाँले कुनै नयाँ काम गरेर देखाउने उहाँको चाहिँ सपना थियो जो चाहिँ उहाँले पुरा गर्न चाहिँ अलिकति असमर्थ हुनुभयो किन म चाहिँ त्यो पनि एउटा मनमा चाहिँ रहेको हुनाले म चाहिँ केही नयाँ काम गरेर देखाउँ भन्ने चाहिँ मेरो भित्री भावना सुरुमा कतिवटाबाट सुरु गर्नु पऱ्यो अहिले कतिवटा छन् सुरुमा मैले बाह्रवटाबाट सुरु गरेको दुई ट्रिप गरेर लिएर आएको गाईहरू नवलपरासीको कलुवादेखि हजुर अहिले हाम्रो चाहिँ बाछीहरू चाहिँ केही दुईटा हुर्किसकेको पनि छ अरू तिनवटा चाहिँ एक्स्ट्रा बाछीहरू हुर्किने क्रममा छन् र चाहिँ राम्रो फस्टाइरहेको छ यो जर्सी गाईले बढी दुध दिन्छ कि अर्को होलिस्टेनले चाहिँ होलिस्टेन जो बढी दुध दिनेमा पर्छ यो क्वालिटीमा पनि जर्सी र होलिस्टेनको केही फरक पर्छ महँगो कुन चाहिँ हो होलिस्टेन र जर्सीमा एउटै परिरहेको छ तर केही होलिस्टेन केही महँगो छ यो पनि जुन छ नि यो चाहिँ उन्नत जातको हो यसलाई नसल सुधार गरेर चाहिँ बनाएको गाईहरू हो यो यसमा जर्सी प्लस होलिस्टियन क्रस गरेर नसल सुधार गरेको गाईहरू कति मूल्य परेको हाम्रो न्यूनतम भनेको अस्सी हजारदेखि लिएर हाइएस्ट एक लाख पचास हजारसम्मको गाई यस गोठमा छ यस्तो पक्की गोठ बनाउनु भएको रहेछ अनि त्यसपछि यो नालीहरू पनि छ मूत्र सङ्कलन पनि गर्नु भएको छ नै अहिले हामीले त्योसम्म भ्याइसकेका छैन होइन मलमूत्रहरू मल त चाहिँ त्यहीँ छ तर यो पिसाब सङ्कलन गरेर प्रशोधन गर्ने अझै त्यति लागि मिलिरहेको होइन त्यसबाट पनि देखि फाइदा हुन्छ भन्छन् नि हजुर भन्छन् त्यो चाहिँ मैले पनि चाहिँ धेरै उयो जानकारी पाइरहेको छु तर त्यो गर्न सकिरहेको